पार्क हटिया गलकुट बागलुङ सुनमा शुद्धता हाम्रो प्रतिबद्धता अब समाचार विस्तारमा गलकुत नगरपालिका वडा नम्बर पाँच दानसिङ डाँडा सामुदायिक वनमा बुधबार बेलुका साढे पाँच बजेदेखि लागेको आगो नियन्त्रणमा आएको छ गलकुट नगरपालिका वडा नम्बर पाँचको मेयर सिंह बस्नेतको घरबारीबाट लागेको आगो करिब पन्ध्र पछि स्थानीय र प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको बताइएको छ आग लागेको कारण खुल्न नसकेको स्थानीयले बताएका छन् आग लागेबाट भैसे दान सामुदायिक वनको तिन नम्बर ब्लकमा करिब दुई हेक्टर हेक्टर जङ्गलमा क्षति पुगेको बताइएको छ गलकुटमा थप बाह्रजनामा कोरोना संक्रमण पुष्टि भएको छ क्षयरोग क्षयरोग प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा गलकुट नगरपालिकामा बाह्रजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ संक्रमित हुनेमा गलकोट नगरपालिका वार्ड नम्बर तिनका दुईजना पुरुष वार्ड नम्बर पाँचका पाँचजना पुरुष वार्ड नम्बर छका एकजना पुरुष र वार्ड नम्बर एकका एक महिला वार्ड नम्बर चारका एकजना पुरुष रहेका छन् वडा नम्बर तिनका तिस र सत्ताइस वर्षीय पुरुष वडा नम्बर पाँचका बिस बिस बाइस पच्चिस र चौतिस वर्षीय पुरुष वडा नम्बर छका बाहन्न वर्षीय पुरुष वडा नम्बर एकका साठी वर्षीय महिला महिला वार्ड नम्बर चारका पच्चिस वर्षीय पुरुष रहेका छन् कोरोना संक्रमित पाँचजनालाई गलकोट नगरपालिका वार्ड नम्बर दुईको नरेठाँटीमा प्रि आइसोलेसनमा र अन्य सातजनालाई होम होम आइसोलेसनमा राखेको गलकोट नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ यो सँगै बागलुङमा कोरोना संक्रमितको संख्या चार सय सतहत्तर पुगेको छ जसमा तिन सय एकसठीजना निको भएर घर फर्किएका छन् भने एकजनाको मृत्यु भएको छ चाडबाड नजिकीयसँगै भारत लगायतका मुलुकबाट नेपाल फर्कनेको क्रम जारी छ अहिले चौरासीजना क्वारेन्टाइनमा रहेको बताइएको छ सामुदायिक वन उपभोक्ता जिल्ला महासङ्घ बागलुङको आयोजना तथा सङ्घरद्वार सामुदायिक वन उपभोक्ता समूहको संयोजनमा गलकुट नगरपालिका वडा नम्बर दसमा जैविक सांस्कृतिक अधिकार संरक्षण अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका केन्द्रीय सदस्य प्रेम लामिछानेले गलकुट नगरपालिका वडा नम्बर दस र मुवाका स्थानीय समुदाय आदिवासी जनजातिहरूले सामुदायिक वनमा रहेको जडीबुटी सुगन्धित बोट बिरुवा तथा गैर कास्थ वन पैदावार स्थानीय रूपमा रहेको स्रोत साधनलाई अधिकतम उपयोग गरी आयार्जनतर्फ लाग्न जोड दिनुभएको थियो त्यस्तै शङ्करद्वार सामुदायिक वनमा जिल्लाकै बढी जडीबुटी पाइने क्षेत्र भएकाले यहाँ पाइने जडीबुटीहरू कालो कापल चिराइतो भिरमह बिघमा रातो च्याउ सतुवा लौचल्ला लगायतका सय जडीबुटीहरू सदुपयोग गर्नुपर्नेमा जोड दिनु दिनुभएको थियो कार्यक्रममा सामुदायिक वन उपभोक्ता जिल्ला महासङ्घ बागलुङका अध्यक्ष राज थापा गडकुन्द नगरपालिका वडा नम्बर दसका वडा अध्यक्ष तिलक भर्ती धौलागिरी पर्यटन समितिका सदस्य तथा वरिष्ठ इन्जिनियर खिमानन्द कडेल स्थानीय समाजसेवी युवा नवीन राणा लगायतले कार्यक्रमको सहजीकरण तथा शुभकामना मन्तव्य राख्नु भएको थियो कार्यक्रम शङ्कर द्वार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिव्या राणाको अध्यक्षता सामुदायिक वन उपभोक्ता महासङ्घ जिल्ला सदस्य धनप्रसाद बुढाको स्वागत तथा सचिव प्रमिला बुढाको सञ्चालनमा सम्पन्न भएको थियो सिआइसी बचत तथा ऋण सहकारी संस्थाले आज एघारौं स्थापना तथा समृद्धि दिवस गलकोटमा मनाएको छ दिवसको अवसरमा सिआइसी सहकारी सदस्य सेवा केन्द्र हटियाद्वारा आयोजित कार्यक्रममा बोल्दै गलकोट नगरपालिका वडा नम्बर छ कि वडा सदस्य माया नेपालीले सहकारी मार्फत आर्थिक समृद्धि सम्भव रहेकोले सहकारीमा आबद्ध हुनुपर्नेमा जोड दिनुभयो सो अवसरमा सहकारीका केन्द्रीय सदस्य हर्कबहादुर पौ पाण्डेले सहकारी हुँदा खाने र हुने खानेहरूको साझा रहेकोले सहकारी मार्फत आर्थिक उपार्जन गर्न सहकारीका सेवाको सदुपयोग गर्नुपर्ने बताउनुभयो कार्यक्रममा सहकारीका सेवा सदस्यहरू बाल बचतकर्ता र गाउँठुल समन्वय समितिका संयोजक लगायतको सहभागिता रहेको सहकारीले जनाएको छ कार्यक्रममा ऋण लगेर सही ठाउँमा प्रयोग गरी र सही समयमा कोष्टा तिरेको एकतिसजना असल ऋणीलाई असल ऋणी परिचय पत्र वितरण गरिएको थियो भने नयाँ सेयर सदस्य बाल बचतकर्तालाई सम्मान गरिएको थियो कार्यक्रममा सिवाइसी नेपालका आन्तरिक लेखा परीक्षण अधिकृत मुक्ति सुशीला आले गाउँठोल समन्वय समिति संयोजक बुलबहादुर केसीले शुभकामना मन्तव्य राख्नु भएको थियो कार्यक्रममा सहकारी संस्थाले प्रदान गरेको सेवा सुविधा संस्थाको सम्पत्ति सेवा केन्द्रले गरेको कामहरूको बारेमा सेवा केन्द्र प्रमुख रिमा भण्डारीले जानकारी दिनुभएको थियो कार्यक्रम सिवासी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सदस्य सेवा केन्द्र हटियाका संयोजक रामबहादुर खत्रीको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 अपहरण गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ काटेखोला गाउँपालिका वडा नम्बर छ कि एक बालिकालाई गत मङ्गलबार जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा सोही ठाउँका दुई युवा पक्राउ परेका हुन् प्रहरीले उन्नाइस वर्षीय प्रेम परियार र छ चौबिस वर्षीय सुन्दर विकालाई पक्राउ गरेको छ स्थानीय एक विद्यालयमा वैकल्पिक सिकाइका लागि हिँड्दै गरेकी बालिकालाई जङ्गल छेउमा सडकबाट उठाएर मोटरसाइकलमा राखेको देखेपछि स्थानीयले उद्धार गरेका थिए दुवैजनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत बागलुङले सात दिनको म्याद थप गरेको नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो अपहरणमा परेकी बालिका परिवारको सुरक्षामा छिन् नगरका ग्रामीण सडकहरूको स्थिति र पर्यटकीय क्षेत्रमा सडक सञ्जालको विस्तार थालेको बागलुङ नगरपालिकाले तीन ठुला साझेदारीका सडकको काम सुरु गरेको छ सङ्घीय सरकारसँगको समपूरक अनुदान साझेदारीको एक प्रदेश सरकारसँगको साझेदारीको एक र एक सडकको काम सुरु भएको हो नगर कोडा नम्बर बाह्र अम्लाचोरमा रहेको प्रसिद्ध कालभैरव मन्दिर जाने तिन पोइन्ट एक किलोमिटर सडक कालोपट्टिको काम थालिएको छ जिल्ला सदरमुकामसम्म यो सडकले मन्दिरलाई जोड्नेछ जालो आर्थिक वर्षमा नगरले सञ्चालन गर्ने सडक आयोजनाहरूमा यो सबैभन्दा ठूलो योजना आयोजना रहेको छ वडा नम्बर तेह्र पै पाताको दादा जल्किनी घुम्तीदेखि चिसाकोला हुँदै अमलाचौरको भैरव स्थानसम्मको सडक स्तरोन्नतिसँगै कालोपट्टि गर्ने काम सुरु भएको इन्जिनियर मनोज शर्माले बताउनुभयो आठ करोड बहत्तर लाख अठाइस हजार रुपियाँ बजेट रहेको यो सडक छ करोड तिस लाख चौवालिस हजार रुपियाँमा निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको छ सङ्घीय सरकारको साठी प्रतिशत र नगरको चालिस प्रतिशत अनुदानमा यो सडक पटेको काम सुरु भएको हो दुई वर्ष कार्यक्रम भए पनि गत वर्ष काम हुन नसकेको यो सडक स्तरोन्नति सहित पटेको काम आगामी असार मसान्तसम्म सक्नुपर्नेछ रौटाहा कन्स्ट्रक्सन प्राइभेट लिमिटेडले यो सडक निर्माणको जिम्मा लिए जिम्मा पाएको जिम्मेवारी पाएको शर्माले बताउनुभयो हामीले नगरका नौ सडकलाई प्रमुख सडक भनेका छौँ जुन सडकहरूको हाम्रा गाउँहरू जोड्छन् नगर प्रमुख जनकराज पौडेलले भन्नुभयो स्थान पुग्ने सडकले भैरव स्थानको पर्यटन र हाम्रो नगरका पाँच ओडाले सहजता प्रदान गर्छ बलिवा क्षेत्रमा मात्रै थप दुईवटा सडक प्रमुख सडकको रूपमा नगरले सूचीकृत भएका छन् गत आर्थिक वर्षमा केही स्तरोन्नति भएका ती सडक कर्मागत पनि छन् पानी ट्याङ्की बलुवा विमानस्थल सडक र पाउजा अम्लाचौर सडक गत वर्ष केही ठाउँमा ढलान भएका ढलान र कालोपत्रे भएका छन् गण्डकी प्रदेश सरकारको समपूरक अनुदानमा साझेदारी गरेर ती ट्याङ्क बुकेनी मनोकामनादेखि डिही डाँडा हुँदै सिमस्वारा सडक स्तरोन्नतिको काम सुरु भएको छ सडक चाँघुडो छ स्तरोन्नति मात्रै गर्दा धेरै सहज हुन्छ पौडेल भन्नुहुन्छ यो सडकले उत्पादनको बजारीकरणमा सहयोग गर्छ एक करोड छैसठी लाख चौसठी हजार रुपियाँ बजेट विनियोजन भएको यो सडक चौरासी लाख चौ चालिस हजार रुपियाँमा ठेक्का सम्झौता भएको छ सात विशेष कन्स्ट्रक्सन चिटौनले काम थालेको प्राविधिक शाखाले जनाएको छ वडा नम्बर छ र तिनको सिमानामा रह पर्ने भलाटाकुडा काभ्रे हुँदै कालीमाती जोड्ने सडकमा पनि कालोपट्री काम सुरु भएको छ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत कालोपत्रे थालिएको यो सडक चार सात सय पचास मिटर कालोपत्रे हुनेछ भने यही सडकमा थप एक करोड पचास लाख रुपियाँ थप गरेर सडकको स्तरोन्नति गरिनेछ उनान्सय लाख उनान्सय हजार नौ सय दस रुपियाँ बजेट रहेको यो सडकको काम बिएमए निर्माण सेवा बागलुङले पन्चानब्बे लाख हजारमा गर्ने गरी जिम्मेवारी लिएको छ यो वर्ष सडकमा ठूला योजना यिनै हुन् जौन जसको सम्झौता भएर पहिलो किस्ताको रकम समेत निकासा भएको छ इन्जिनियर मनोज शर्मा भन्नुहुन्छ कम्पनीहरूले काम थालेका छन् समयमा परिणाममुखी काम हुने गरी हामी अनुगमनमा छौँ स्थानीय सडकहरूको स्तरोन्नति हुँदा वर्षमा बन्द रहने सडक सञ्चालनमा सहज हुने नगरपालिकाले जनाएको छ बागलुङ बजार भेटका सड़कहरूको मर्मतको कामलाई पनि प्राथमिकतामा राखिएको छ सड़क बोर्ड नेपाल संघको सहकार्यमा बजार क्षेत्र क्षेत्रभित्र भत्किएका सड़क तालटुल पार्ने काम चलिरहेको शर्माले बताउनुभयो तालटुलका लागि पैसठी लाख दुई हजार रुपियाँ बजेट रहेको छ यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुत खबर कामी अन्तमा छ अन्तमा शीर्ष खबर पुनः एकपटक सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा